गल्ती तिम्रो या मेरो सोचिरहेछु गल्ती तिम्रो या मेरो सोचिरहेछु घटनाका ती सेरो फेरो सोचिरहेछु गल्ती तिम्रो या मेरो सोचिरहेछु ब्याधाले ज्यानै लियो माता पिताको ब्याधाले ज्यानै लियो माता पिताको कसरी बाँचलान बचेर सोचिरहेछु गल्ती तिम्रो या मेरो सोचिरहेछु घटनाका ती सेरो फेरो सोचिरहेछु बाटो कता जान्छ गन्तव्य भेटिएन बाटो कता जान्छ गन्तव्य भेटिएन किन चौतर्फी अँधेरो सोचिरहेछु गल्ती तिम्रो या मेरो सोचिरहेछु घटनाका ती फेरो सोचिरहेछु उस्तै रगतहरूमा पनि भेदभाव किन उस्तै रगतहरूमा पनि भेदभाव किन हे प्रभु कस्तो लीला तेरो सोचिरहेछु गल्ती तिम्रो या मेरो सोचिरहेछु घटनाका ती फेरो सोचिरहेछु काल किन आएन पर्खिएर बस्दा पनि काल काल किन आएन पर्खिएर बस्दा पनि जिन्दगी या मृत्यु अप्ठ्यारो सोचिरहेछु गल्ती तिम्रो या मेरो सोचिरहेछु घटनाका ती सेरोफेरो सोचिरहेछु चिसापानी रामेछापका राम शरण श्रेष्ठको गजल सृजनासँगै स्वर्णिम प्रहरको नयाँ श्रृङ्खलाको ढोका उगारे नमस्कार अनि आत्मीय स्वागत अभिवादन चौबिसै घण्टा सातै दिन प्रसारित प्रवासी नेपालीहरूको आवाज अनि ढुकढुकी बन्न सफल नेपाली संसार अनलाइन रेडियोको साप्ताहिक साहित्यिक प्रस्तुति स्वर्णिम प्रहरको दशौं बसाईमा प्रवृत्तिका सहचारी प्रमोद के सोनीसँगै म तपाईँकै शाब्दिक सहयात्री विक्रम अर्पण आत्मीय नियमन यो कार्यक्रम Nepali Sanchar online W W dot Nepali Sanchar dot com मार्फत तपाईँले चाहेको बेला अनि जुन विश्वको सुकै कुनामा रहेर पनि हरेक आइतबार मेलबोर्न अस्ट्रेलियाको समय राति दस तिस बजे तथा साँझ पाँच पन्ध्र बजे नेपाली समयमा सुन्न सक्नुहुनेछ साथै स्मार्टफोन प्रयोगकर्ता तपाईँले हाम्रो पात्र नेपाली क्यालेण्डर बिबिसी नेपाली सेवा Nepali FM TuneIn radio I Nepali radio internet radio लगायतका मोबाइल एप्लिकेसन इन्स्टल गरेर पनि हामीलाई सुन्न सक्नुहुनेछ तपाईँकै मनको आवाज अनुभव अनुभूति सङ्गालिएका सुन्दर साहित्यिक शब्द बाटिकाहरू साहित्यका सबै विधामा रचित सृजनाहरू वाचन हुनेछ यति बेला कार्यक्रमको पहिलो साङ्गीतिक सौगात स्वरूप श्रेयासी चेमजोङ र नरेन्द्र प्यासीको आवाज राजकुमार बर्गरको शब्द र सङ्गीतभित्र सुने खबर जीवन साथी तपाईँका लागि कार्यक्रम स्वर्णिम प्रहरको दशौं बसाइको पहिलो साङ्गीतिक सौगात स्वरूप स्वीकार्नुहोस् पक्कै पनि आँसुको मूल सुक्ने छैन बाँकी छौ रे सुने खबर चोखो माया उतैलाको छौ रे मैले भन्दा माया गर्ने साथी पाकी छौ रे खुसी छौ रे सुखी छौ रे पहिला भन्दा अहिले सधैँ यस्तै राम्रो खबर सुन्न पाऊ मैले सकेन तिमीलाई दिन मसँग त माया बाहे, धेरै थिए कमी कमजोर तिम्रो हुन होइन लाए, भन्दा नि धेरै धेरै जाति पाकी छोरे खुसी छोरे सुखी छौरे पहिला भन्दा अहिले सधैँ यस्तै राम्रो खबर सुन्न पाऊ मैले बनाउँछ न अरूलाई बनाउन दिन्छ मदारीका यी बाँदरहरू वर्तमान राजनैतिक भुइँचालोमा भत्किएर डलेको संविधान सभाले किचिएका छन् अन्तिम श्वास फेरिरहेका छन् मृत्यु सयमा पनि बाँदर नाच देखाउने तयारीमा छन् अब हामी बाँदर तमासा नाटक हेर्न सक्दैनौँ चटक चमत्कार क्रमभङ्गमा भुलिँदैनौँ बहुरूपीको भुलभुलैयामा दास कार्यकर्ता बन्दैनौँ मालिक आफै हामी मालिक को मालिक आफै हामी आफ्नो देश हामी आफै बनाउन सक्छौँ शरण राई धरानका स्रष्टा हामी आफै मालिक शीर्षकको कविता सृजनासँगै फेरि पनि आत्मीय सहयोग गरे कार्यक्रम स्वर्णिम प्रहरको व्यवसायमा साथमा छौ प्रवृत्तिका सहचारी प्रमोद के सोनीसँगै म तपाईँकै शाब्दिक सहयात्री विक्रम अर्पण मेलबोर्न अस्ट्रेलियाद्वारा सञ्चालित तथा नेपाल लगायत फ्रान्स युके मलेसिया युएसए इन्डियामा शाखा विस्तार भइसकेको प्रवासी नेपालीहरूप्रति लक्षित तथा ढुकढुकी अनलाइन रेडियो नेपाली संचार अनलाइन रेडियोसँग हुनुहुन्छ तपाईँ चौबिसै घण्टा सातै दिन प्रसारण हुने छोटो अवधिमै दर्जनौ अवार्ड जित्न सफल अनि नेपाली अनलाइन रेडियो मध्ये सबैभन्दा बढी गुगल एप्लिकेसनमा उपलब्ध नेपाली संचार अनलाइन रेडियो हो यो व्यवसायमा एउटा लघु कथा उठाउँछु एकदेव अधिकारी हुनुहुन्छ चितवनका स्रष्टा उहाँको लघु बुद्धि शीर्षकको लघु कथा व्यवसायमा सदाझै बिहान समयमै कलेज पुगे मध्यान्तर पछिको कक्षा भएकोले सधैँ विद्यार्थीहरू बाहिर कोही ब्याडमिन्टन टेबल टेनिसमा त कोही भने क्यान्टिनतिर भेटिन्थे तर आज बाहिर कसैले पनि भेटिन ढिला त भएन भन्दै घडी हेरे मध्यान्तरको समय केही अझै बाँकी नै थियो आज बिदा त होइन क्यार कता गएछन् भन्दै यसो कक्षा कोठातिर निहाले सबैजना कक्षा कोठातिरै देखे क्यान्टिनकी दिदीले चिया लिएर आउनुभयो चिया पिएर घन्टी बस्न साथ कक्षा कोठामा बसे सबै विद्यार्थीहरू गुड मर्निङ सर भन्दै उठे सिट डाउन भन्दै कक्षाका क्रियाकलापहरू अघि बढाए आज सबैको हातमा पुस्तक थियो शान्त रूपमा सबैले कक्षाका क्रियाकलापहरू गरे पैंतालिस मिनट कतिखेर गयो थाहै भएन घन्टी बज्यो र यसपछिको कक्षा पढाउने शिक्षक अनुपस्थित हुनुहुने जानकारी दिएर सबै विद्यार्थीहरू शान्त रूपमा बाहिर निस्क अफिसभित्र डस्टर राख्न पस्न लागेको के थिए विद्यार्थीहरूको गुनगुन सुने थाहा छ आज त हामीले सरलाई अप्रिल फुल बनायौँ नि सोचे यसरी नै सधैँ अप्रिल फर्स्ट मनाइरहे यिनीहरूको बुद्धि फिर्थ्यो कि एकदेव अधिकारी हुनुहुन्थ्यो चितवनका स्रष्टा बुद्धि शीर्षको लौकथा व्यवसायमा उठाएको थिए मिठो लौकथाका लागि एकदेव अधिकारीज्यूलाई धेरै धेरै धन्यवाद यति बेला म तपाईँकै सृजना वाचन गरिरहेको छु सञ्जय एसआर लिम्बु हुनुहुन्छ सिमलेचार तेह्रथुमका स्रष्टा उहाँको गजल यो बसाइमा कति रुनु तिमीलाई सम्झी मेरो मर्म बुझिदेऊ न कति रुनु तिमीलाई सम्झी मेरो मर्म बुझिदेऊ न धेरै माया गर्छु तिमीलाई एकैपटक सुनिदेऊ न कति रुनु तिमीलाई सम्झी मेरो मर्म बुझिदेऊ न धेरै माया गर्छु तिमीलाई एकैपटक सुनिदेऊ न अतीतमा जे जे भयो गल्ती गरे माफ गर अतीतमा जे जे भयो गल्ती गरे माफ गर झर्न खोज्छ भने आँसु अब सधैँ थुनिदेऊ न कति रुनु तिमीलाई सम्झी मेरो मर्म बुझिदेऊ न कति उदास लाग्छ जीवन तिमी बिना मेरो यहाँ कति उदास लाग्छ जीवन तिमी बिना मेरो यहाँ मै हो तिम्रो जीवन साथी भन्दै मलाई चुनिदेऊन कति रुनु तिमीलाई सम्झी मेरो मर्म बुझिदेऊन धेरै माया गर्छु तिमीलाई एकै पटक उसैसँग बाँच्न पाऊ सधैँभरि हाँसी खुसी उसैसँग बाँच्न पाऊ सधैँभरि हाँसी खुसी यो जुनीमा मात्र होइन जुनी जुनी देउन कति रुनु तिमीलाई सम्झि मेरो मर्म बुझिदेऊन धेरै माया गर्छु तिमीलाई एकैपटक सुनिदेऊन मिठो गजल सृजनाका लागि सञ्जय एसआर लिम्बूलाई पनि धेरै धेरै धन्यवाद यति बेला कार्यक्रमको दोस्रो साङ्गीतिक सौगात स्वरूप सुन्दर सपना देखेको थिएँ स्वरूपराज आचार्यको आवाज याम थुलुङको शब्दभित्र राजकुमार बगरको सङ्गीत यो बसाइमा हामी मिसाए तपाईँका लागि गीतपछि फेरि पनि हाजिर हुने नै छु हामी सँगै रहनुहोला Thank you. सपना देखेको थिएँ हो तिम्रो माया पाउने आशमा सुन्दर सपना देखेको थे गयो सपना तिमीले टूट गयो सपना तिमीले बने कुछ जुदो सुंदर सपना देखे को थे हर एक पल माँ हर एक सांस माँ टूट गया सपना तिमीले बने कुछ जुदो लाश सुंदर सपना देखे को थे कता म दो बाटोमा छोडिरह्यो दो धर्म छु कता म बर्बाद हुँदै बाँचेको छु बर्बाद हुँदै बाँचेको छु तिम्रै यादमा तिम्रै नाममा हृदयमा तिम्रै नाममा कहिलेसम्म हुन्छु कुन्ने हो तिम्रै सम्झनाको दास पनि पक्कै विज्ञान हुनुपर्छ प्रेमको पनि पक्कै विज्ञान हुनुपर्छ दिल दुखेको पनि निदान हुनुपर्छ प्रेमको पनि पक्कै विज्ञान हुनुपर्छ दिल दुखेको पनि निदान हुनुपर्छ हर दिन ऊ गुलाब बोकेर बगरमा रुँदै हुन्छ हर दिन ऊ गुलाब बोकेर बगरमा रुँदै हुन्छ पक्कै त्यही प्रेमीको ज्यान हुनुपर्छ प्रेमको पनि पक्कै विज्ञान हुनुपर्छ दिल दुखेको पनि निदान हुनुपर्छ नवल नवलपरासीका स्रष्टा सञ्जय भट्टराईको मुक्त थियो यो फेरि पनि आत्मीय सहयोग गरे कार्यक्रम स्वर्णिम प्रहरको दशौं श्रृङ्खलाको तेस्रो चरणमा सात पाँचौं प्रवृत्तिका सहकारी प्रमोद के सोनीसँगै म तपाईँकै शाब्दिक सहयात्री विक्रम अर्पण प्रवासमा नेपालीपन सूचना र मनोरञ्जनको भिन्नै संसार अस्ट्रेलियाको मेलबोर्नबाट चौबिसै घण्टा सातै दिन निरन्तर सूचना र मनोरञ्जन दिनलाई इन्टरनेट मार्फत मोबाइल तथा कम्प्युटरमा प्रवासबाट प्रसारित पहिलो बहुभाषिक रेडियो नेपाली संचार अनलाइन रेडियोसँग हुनुहुन्छ तपाईँ साथै विश्वको जुनसुकै कुनामा रहेर पनि हाम्रा विभिन्न रेडियो कार्यक्रमसँगै नेपाली संचार अनलाइन टिभी पनि डब्लु मार्फत हेर्न र सुन्न सक्नुहुनेछ कार्यक्रम स्वर्णिम प्रहरको व्यवसायमा पनि म तपाईँका सृजनाहरू वाचन गरी गाउँछा निश्चल हुनुहुन्छ बाक्लुङ आलकोरियामा कोरियामा रहनुभएका स्रष्टाको बुद्धको जन्मस्थल कहाँ शीर्षकको एउटा कथा यो बसाइमा जलास बिउजेर पित्तमा झुन्ड्याइरहेको घडी हेर्छु मध्याहको बाह्र बजेको संकेत घडीले दिन्छ अहो कस्तो निधाएछु भन्या आज बिहानै मात्र नाइट बस चढेर कङ्क्रिट जंगल आएको थिए म स्कुल पढ्दासम्म दिउँसो पनि एक्लै हिँड्न समेत डर लाग्ने डाँडामा आजकल गाडी घुर्न थालेको छ बुढापाकाहरू अझै पनि भन्छन् हामीहरू त चार पाँच दिनसम्म हिँडेर बटौलीतिर नुन लिन जान्थ्यौं भनेर आजकल त पैसा भए सबै चिज दैलोमै आउँछ कस्तो जमाना आयो उठेर म बाथरूम छिर्छु भन्छन् यो काठमाडौँ सहर गिद्धै गिद्धको सहर हो अरे साँच्ची यहाँ कतिको सपना तुइएको छ कतिको लुटिएको छ कतिको त साकार पनि भएको छ संवेदनाहीन र मानवताहीन छ यो सहर नहुनेको त यहाँ मर्दा मलामी जाने पनि कोही हुँदैन बाथरुमबाट निस्केर सुत्न खोज्छु फेरि मन भन्छ या मेरो जिन्दगी पनि सुतेरै जाने भयो सँगैको साथीभाइ कहाँबाट कहाँ पुगिसके आफू आफू भने पढ्छु भनेर सहर पसेको हालत बिजोक छ सबै साथीहरू भन्छन् विदेश जा पैसा कमा विदेश विदेश पढ्न जानेहरू सबैले त्यस्तै त गर्छन् आजकल किन किन मलाई आफ्नै देश छाडेर बाहिर जाने मनै छैन दाईले विदेशबाट ल्याइदिएको ल्यापटप खोल्छु यसो फेसबुक खोलेनु भनेर साइन इन गरेको एउटा जापानिज साथीले बोलाए हाई के गर्दैछौ मैले भने ठिकै छ तिम्रो के छ मैले सोधेँ यो गर्मीमा नेपाल आउने सोचाइमा छु कस्तो छ नेपालको हालत बन्द सन्द त हुँदैन नि आजकल एकै सासमा सोधी मैले पनि आजकल त ठिकै छ बन्द त हुँदैन रेस सुत्रिएको छ अहिले भने फेरि मनमनै मनै सोचे कुखुरा मारेको झोपमा बन्द गर्ने यो देशमा त्यही मुरी आएको बेला बन्द भयो भने मलाई त कस्तो झुट बोल्ने मान्छे रहेछ भन्ली उनले सोधिन् मलाई कहाँ कहाँ घुमाउँछौ त मैले भने सगरमाथा आधार शिविर जान्छौ उनले भनिन् पहाड चढ्न त गाह्रो होला नि अह त्यसो भए तिमीलाई म बुद्धको जन्मभूमि लुम्बिनी घुमाउन लान्छु मैले भने उनले त झर्केर भनिन् ओहो तिमी बोला कि क्या हो बुद्धको जन्म त भारतमा पो भएको हो मेरो टाउको रन्थ लियो होइन हो यो केटी किन बहुलाएको मैले पनि रन्केर भने कसले भने तिमीलाई बुद्धको जन्म भारतमा भएको हो भनेर उनले पनि हामीहरूले स्कुलमा पढेको हाम्रो किताबमा यस्तै लेखेको छ भन्दै किताब नै पो देखाए लौनी कस्तो आपत परेको मलाई मैले फेरि अलि नरम स्वरमा भने तिमीले पढेका सबै झुट हुन् वास्तवमा बुद्धको जन्म नेपालमा नै भएको हो ज्ञान मात्र भारतमा प्राप्त गरेका हुन् तिमी नेपाल आऊ म तिमीलाई प्रमाणसहित सबै चिज देखाइदेऊला उनले फेरि रिसाउँदै भनिन् हाम्रो यो किताब लेख्ने तिमीलाई गलत भन्न खोजेको मैले फेरि नम्र हुँदै भने किताब लेख्ने मान्छे गलत होइनन् गलत हल्ला फैलाउने भारत दोषी हो भारतले हामीलाई हेपेर यस्तो गरेको हो तिमी नेपाल आऊ सबै कुरा पानीको पानी दुधको दुध हुन्छ उनले भनिन् यो गर्मी बिदामा म जसरी पनि नेपाल आउनेछु यो मेरो बाचा भयो मेरो ल्यापटपको स्क्रिनमा लो ब्याट्री भनेर सिग्नल आइसकेको के गर्नु विश्वमा जल स्रोतमा दोस्रो धनी देश लोड सेडिङको आजित विचार हाम्रो हामी नेपाली मैले भने अब म बाहिर जानु छ तिमी आउने मिति फिक्स गर म कन्ट्र्याक्ट मलाई कन्ट्र्याक्ट गर म तिमीलाई लिन एयरपोर्ट आउँछु भन्दै बिदा मागे साँच्ची नै हामी नेपाली कति लाचार हाम्रा नेताहरू बनाउँदा कति लाचार छन् साँच्चै बुद्धको जन्मस्थान नेपाल हो भनेर विश्व सामु कहिले चिनाउने बुद्धको जन्मस्थल भारत हो भनेर गलत भ्रम फैलाउने भारतले छरेको भ्रमलाई हामी नेपालीले कहिले छिर्ने गलत भ्रम छर्ने कुतत्व विरुद्धमा लड्दै बुद्धको जन्मभूमि नेपाल नै हो भनेर व्यापक प्रचार र बुद्धको जन्मस्थल भारत हो भनेर छरेको भ्रमलाई चिर्दै सम्पूर्ण नेपालीहरू शान्तिको दूत बन्दै बुद्धको जन्मभूमि भारत होइन नेपाल हो भनेर विश्व सामु चिनाउन सचेत र अग्रसर हो यामु काउछा निश्चलको एकदम प्रेरणादायी कथा रहेको थियो चौराहा एक बाक्लुङका स्रष्टाको उहाँलाई यो मिठो सृजनाका लागि धेरै धेरै धन्यवाद यो चरणमा म तपाईँकै सृजना उठाउने क्रममा गजल प्रेमी प्रजित कुवर पोखरा आठ स्याङ्जाका हाम्रा नियमित स्रष्टाको गजल व्यवसायमा उठाउँछु मनमुटु दुखाएर के पायो आखिर मेरो शिर झुकाएर के पायो आखिर मनमुटु दुखाएर के पायो आखिर मेरो शिर झुकाएर के पायो आखिर खोल्नु थियो मनका कुरा पराई ठानी खोल्नु थियो मनका कुरा पराई ठानी सत्य कुरा लुकाएर के पायो आखिर मन मुटु दुखाएर के पायो आखिर मेरो शिर झुकाएर के पायो आखिर गन्तव्यमा पुग्न नपाई साइनो तोडी गन्तव्यमा पुग्न नपाई साइनो तोडी बाटोमा ढोकाएर के पायो आखिर मन मुटु दुखाएर के पायो आखिर मेरो शिर झुकाएर के पायो आखिर मायाको सागर सँगै तर्छु भन्थे आज मायाको सागर सँगै तर्छु भन्थे आज खोलीतिर सुकाएर के पायो आखिर मन मुटु दुखाएर के पायो आखिर मेरो शिर झुकाएर के पायो आखिर वर्षौंको अटुट नाता तोडेर आफैले वर्षौंको अटुट नाता तोडेर आफैले प्रेम डोरी फुकाएर के पायो आखिर मन मुटु दुखाएर के पायो आखिर मेरो शिर झुकाएर के पायो आखिर गजल प्रेमी प्रजित कुल थुमफोखरा आठ स्याङ्जाका स्रष्टालाई मिठो गजल सृजनाका लागि धेरै धेरै धन्यवाद यति बेला कार्यक्रमको तेस्रो साङ्गीतिक सौगात स्वरूप मन साटिन्छ उमेरैमा मिलन नेवार अमात्यको स्वर बी पाण्डेको शब्द दिशराज पौडेलको सङ्गीतमा यो बसाइमा तपाईँका लागि गीतपछि फेरि पनि अन्तिम चरणमा हाजिर हुने नै छु हामी सँगै रहनुहोला चार टुक्रा चिठी एक टुक्रा चिठी प्यारो छोरा दस हजारमा खेत बेचे पाँच हजार ऋण तिरे पाँच हजार तलाई पढाइ खर्च तर छोरा चाँडै जागिर खाऊ है तिम्री आमा रोगी भई म बुढो शहीदको रगत र मेरा सपनाहरू दुई हजार छप्पन्न दोस्रो टुक्रा प्यारो छोरा तेरो जिजुबाले बनाएको अरे घर बाले छोपेको थिए पोहोर सालदेखि चुहिन थाल्यो टाटी भत्किसक्यो थाँबो मक्किसक्यो फेर्न सकिएन अहिले हामी छिमेकीको मतानमा दिन काट्दैछौ है तेस्रो टुक्रा लिखेको बाउ तिम्रो माया निचोर्दा निचोर्दा गरेर छोडेको छोक्रा जस्तो तिम्रो माया तास्ता तास्ता थाकेर छोडेको चिप्लेको बोक्रा जस्तो तिम्रो माया टेक्दा टेक्दा थाकेको बगर जस्तो तिम्रो माया बोक्दा बोक्दा गलेको जहर जस्तो न छ न बस्छ अझै दुई चार दुई चार वर्ष उतै दुःख गर म देवकोटाको मुना होइन कलियुगमा बाँच्न सक्छु चौथो टुक्रा आमा जेनतेन कमाई हजारको छ महङ्गी करोडौंको घर बनाउने सपना थियो ज्यान उभ्याउने मन छ सके बन्दकी दिनु नसके दिनु साहुको के छ र आमा दुई चारवटा घर दुई चारवटा गाडी धन सम्पत्ति हामी नहुनेको सारा देश छ मेचिकाली राजमार्ग सेतो हिमाल हरियो धरती निलो आकाश पाक्लेजुङका स्रष्टा इन्द्रनारायण जोम्बाङ हाल कोरियामा रहनुभएका उहाँ स्रष्टाको चार टुक्रा चिठी शीर्षकको कवितासँगै फेरि पनि आत्मीय स्वागत गरे स्वर्णिम प्रहरको दशौं श्रृङ्खलाको अन्तिम चरणमा यति बेला तपाईँ हुनुहुन्छ नेपाली संसार अनलाइन रेडियोमा तथा डब्लु डट नेपाली संसार अनलाइन रेडियो मार्फत हामीलाई अनलाइनमा सुन्दै हुनुहुन्छ स्वर्णिम प्रहरको दशौं श्रृङ्खला साथमा छौं प्रवृत्तिका सहचारी प्रमोद के सोनीसँगै म तपाईँकै शाब्दिक सहयात्री विक्रम अर्पण म तपाईँकै सृजनाहरू बेला यो चरणमा उठाइरहेको छु थुप्रै सृजनाहरू छन् मैले उठाउनु पर्ने यही सृजना वाचनको क्रममा यति बेला सुभाष सङ्गम राई लोखिमतिन सोलुखुम्बुका स्रष्टा हुनुहुन्छ उहाँको गीत यो चरणमा उठाउँछु आँसुकाई थोपासँगै बिलाउँदैछु बालुवामा आँसुकाई थोपासँगै बिलाउँदैछु बालुवामा फुल्न नपाई आशा मेरो मारिरहेछु बालुवामा आँसुकाई थोपासँगै बिलाउँदैछु बालुवामा सपनाको भारी बोकी बसेको थिए बिरानो देश सपनाको भारी बोकी बसेको थिए बिरानो देश गाह्रो रहेछ बाँच्न यहाँ पाइरहेछु हजारौँ ठेस मोलै बिना पसिनायो चुहाउँदैछु बालुवामा फुल्न नपाई आशा मेरो मरिरहेछु बालुवामा आँसुकाई थोपासँगै बिलाउँदैछु बालुवामा मलिलो थियो स्वदेश स्वदेशको मुटु रूपी माटो मेरो मलिलो थियो स्वदेशको मुटु रूपी माटो मेरो बल्ल याद आयो आज जिन्दगीको सेरोफेरो थोपा थोपा पसिनाले नुहाउँदैछु बालुवामा फुल्न नपाई आशा मेरोमा मरिरहेछ बालुवामा आँसुकाए थोपासँगै बिलाउँदैछु बालुवामा फुल्न नपाई आशा मेरो मरिरहेछु बालुवामा लोखिमतिन सोलोकुम्बुका श्रष्टा सुभाष सङ्गम राईलाई पनि मिठो गीतका लागि धेरै धेरै धन्यवाद म तपाईँकै सृजनाहरू यति बेला थुप्रै सृजनाहरूमध्ये खगेन्द्र पन्थाक लिम्बू तेह्रथुङका श्रष्टा हाल बैङ्कक थाइल्याण्डमा रहनुभएका श्रष्टाको एकदमै मिठो गजल यो चरणमा उठाउने अनुमति चाहन्छु यो चरणमा खगेन्द्र पन्थाक लिम्बूको गजल कान्तिपुरीमा बागमती मनोमानी सडेको छ कान्तिपुरीमा बागमती मनोमानी सडेको छ सृष्टि होइन कुदृष्टि पो जाना जानी कान्तिपुरीमा बागमती मनोमानी सडेको छ सृष्टि होइन कुदृष्टि पो जाना जानी सडेको छ जल फल आकाश मान्छेकै हो पसिनाले रङ्गिएको जल फल आकाश मान्छेकै हो पसिनाले रङ्गिएको हाम्रै धरती मात्र आना पानी सडेको छ कान्तिपुरीमा बागमती मनोमानी सडेको छ भेदभाव छ घुसपैठ फस्टाएर बिजोक छ भेदभाव छ घुसपैठ फस्टाएर बिजोक छ सत्ता लिप्सामा लठुवाको तानी सडेको छ कान्तिपुरीमा बागमती मनोमानी सडेको छ सृष्टि होइन कुदृष्टिको जाना जानी सडेको छ हजार हजार पुस्ता शासकले दरबार मात्र रोगे हजार पुस्ता शासकले दरबार मात्र रोगे प्रजा सम्मान नबुझेरै राजधानी सडेको छ कान्तिपुरीमा बागमती मनोमानी सडेको छ सृष्टि होइन कुदृष्टिको मनोमानी सडेको छ जन्मभूमिमा माटो खेल्न नजानेर भौतारिन्छौँ जन्मभूमिमा माटो खेल्न नजानेर भौतारिन्छौं यही माटोमा लास जस्तै सयौं पानी सडेको छ कान्तिपुरीमा बागमती मनोमानी सडेको छ सृष्टि होइन कुदृष्टिको जाना जानी सडेको छ खगेन्द्र पन्धा लिम्बुजी प्रति पनि हात्तीका भार मिठो गजल सृजनाका लागि सुरु सुरुमा मलाई प्यार गरियो त्यसपछि दिलमा करार गरियो सुरु सुरुमा मलाई प्यार गरियो त्यसपछि दिलमा करार गरियो अविरल सागर सौगात साल झन्डी एक रूपन्देहीका स्रष्टाको मुक्त खोयो सुरु सुरुमा मलाई प्यार गरियो त्यसपछि दिलमा करार गरियो म उभिना बाँच्न नसक्ने भएपछि सुरु सुरुमा मलाई प्यार गरियो त्यसपछि दिलमा करार गरियो म उभिना बाँच्न नसक्ने भएपछि मुटुमा धारिलो छुरा प्रहार गरियो सुरु सुरुमा मलाई प्यार गरियो त्यसपछि दिलमा करार गरियो अविरल सागर सौगात सालजन्डी एक रूपन्देहीका स्रष्टा मिठो मुक्तक सृजनाका लागि उहाँलाई पनि धेरै धेरै धन्यवाद यसका साथै स्वर्णिम प्रहरको यो बसाई पनि पिट मार्ने बेला भयो आत्मीय मन तपाईँलाई स्वर्णिम प्रहरको दशौं बसाई कस्तो लाग्यो तपाईँका सल्लाह सुझाव प्रतिक्रिया अनि विभिन्न विधागत सृजनाहरू पठाउन नभुल्नुहोला जसका लागि हाम्रो इमेल ठेगाना Swarnim Prahar at Gmail dot com SWAR NIMPRHAR at फेसबुकमा स्वर्णिम प्रहर एसडब्लुएआरएनआइएमपिआरएचएआर नामक दुई फेसबुक प्रोफाइल र पेज अनि Facebook dot com slash Nepali Sanchar media agency मार्फत पनि सहयात्रा तय गर्न सक्नुहुनेछ एउटा जानकारी स्वर्णिम प्रहरका अबका अङ्कहरू नेपाली संचार अनलाइन रेडियोसँगै डब्लु डट मेरो मनको साथी dot blogspot dot com W W W dot MEROMNKOSATHI dot ब्ल र डट कम मार्फत तपाईँले चाहेको बेला कार्यक्रम डाउनलोड गरेर पनि सुन्न सक्नुहुनेछ भन्ने जानकारी गराए यो चरणमा यतिन्जेल आफ्नो महत्वपूर्ण समय खर्चिएर स्वर्णिम प्रहरसँगै रहनुभयो नेपाली संसार अनलाइन रेडियोसँगै रहनुभयो धेरै धेरै धन्यवाद हामी बीचको आत्मीयतालाई अझ निकट बनाउने माध्यम नेपाली संसार अनलाइन अस्ट्रेलिया टिमप्रति हार्दिक आभार कार्यक्रमको अन्तिम साङ्गीतिक सौगात स्वरूप तिम्रो खुसीका लागि शिव परियारको आवाज सुरेन्द्र सुनचौरीको शब्दभित्र राजकुमार बगरको संगीतमा तपाईँ माझ छोड्दै प्रकृतिका सहचारी प्रमोद के सोनीसँगै म तपाईँकै शाब्दिक सहयात्री विक्रम अर्पण स्वर्णिम प्रहरको दशौं बसाईबाट छुट्टिने अनुमति चाहन्छु तपाईँको यो हप्ता सुखद र सृजनशील बनोस् हस्त अर्को हप्ता भेटौँला नमस्कार आँसु स्वीकारे सानो तिम्रै खुसीको लागि मैले आँसु स्वीकारे सानो तिम्रै तस्विर हेर्दै हेर्दै चित्त बुझाउला जिन्दगीभर यसो भन्थ्यो आफै पराई हुन चाह्यो पराई हुन चाह्यो साथ दिन्छु भन्थ्यो आफै पराई हुन चाह्यो मैले चोटहरू स्वीकारे सानो तिम्रै तस्विर हेर्दै हेर्दै चित्त बुझाउला जिन्दगीभर तिम्रै सुखको लागि मैले पीडा स्वीकारे सानो तिम्रै सुखको लागि मैले